श्री उत्तरकाण्ड शम्भो शम्भोमुखि अभिषेक रामकु सुनि जसै शोदिन पार्वतीले सदा शिवजिथे लीला पछि ते con असित्रकर्व सहितै सप्तर्षि यात्री गया सब शिष्य सहितै अगस्तीजी गया द्वारमा पुग्या थिया जसै हाजिर जल्दी पठाई मर्जी भई सब पहुँच्या हजुरमा तसै पूजा सब ऋषिको गर्या प्रभुजीले सबलाई आसन दिया खुसी सब ऋषिगण भया हजुरमा जो जो गया काथिया पहिले प्रश्न गरे तहाँ कुशलको रामले र आदर गरी सोध्या सब ऋषिले पनि कुशलको विस्तार बडो प्रेम गरी बिन्ती सब ऋषिले गरे हजुरमा ख्वामित ठुलो काम भयो पृथ्वीको अति भार इन्द्रजित हो हि जाँदा गयो वीर हुन् रावण कुम्भकर्ण त पनि यो इन्द्रजित झन जबर वीर हो त्यो पनि मारी बक्सनु भयो को जित्न सक्थ्यो अबर लङ्कामा यिनी दुष्टको मरण भो साँचा विभीषण थिया पाया राज्य कनक झैँ र खुसीले चाकर सदाका भया जो दक्षिणा भएको अघि हो दुष्ट हरेलियाको देख्यो कृतार्थ हुनुभयो रघुनाथ अहिले मर्थ्याई राक्षसहरू अरू देखि कहिले यो बिन्ती ऋषिको सुन्या प्रभुजीले आश्चर्य मान्या पनि क्याली कति ठुलो भो इन्द्रजित वीर भनी सोध्या सवरिसिका गाडी र सामने अगस्ती थिया यस्तो हो तब वीर सुन्यो भनी सबै विस्तार बताइदिया ब्रह्माका सुत हुन् पुलस्त्य तपका खातिर सुमेरु गया राजर्षि तृणबिन्दुका नगिचमा आश्रम गर्दा भया तप गर्थ्या तही पुत्रीहरू सब आएर गान गरी नाच्थ्या कला अनेक तरहका गर्दै नजरमा परी तपको विघ्न हुन्या पुलस्त ऋषिले बुझा बडा धीर थिया जुन स्त्री देख्छु म गर्भिणी उही हवस भन्या सरापो दिया भाग्या सब बिन्दु पुत्री त सुनि सामने नजिकमा गइन् देखता ताही पुलस्त्यले रति उसै झट गर्भिणी पो भइन् कामिन खुप डरले पितासित गइन् जान्या पिताले पनि छोरी गर्भिणी भइछ ऋषिका साँचा वचनले भनी जानी छोरी पुलस त्यजिकन दिया जल्दी नजिकमा गई ती कन्या ती पुलस्त्यले पनि लिया अत्यन्त खुसी भई तिनका पुत्र त विश्रवा हुन गया खुब ब्रह्म जान्या मुनि भारद्वाज ऋषिले तिनै कन दिया छोरी बडा गुण सुनि तिनका पुत्र कुबेर भया गुण निधान तिनले तपस्या गरी ब्रह्मालाई रिझाउँदा ती धनका मालिक भया त्यस घरी मालिक दौलतको गरायर गरुन् यसमा सयल खुप भनी ब्रह्माले तै फेरि पुष्पक विमान तिनलाई दिया पनि त्यसै माथि चढी पितासित गई तपको सबै फल कया सब पाया तर वास्तव पाइन कता जाउँ म भन्दा भया सुन्या बिन्ती कुबेरको र खुसी भई ती विश्रवाले पनि लङ्का खाली थियो र त्यही दिनुभयो लौ राज्य गर्जा भनी लङ्कामा अघि राज्य राक्षसहरू गर्थ्या बडा बिर्थिया तिनकै खातिर विश्वकर्म खुसी भई लङ्का बनाइदिया आजकल राक्षस विष्णुले जितिलिँदा भागेर पातालमा लुक्ना खातिर गई गया र सहरै खाली छ यस कालमा आज्ञा यति दिया कुबेर तहाँ ती विश्रवाले जसै लङ्कामा ती कुबेर गइकन बस्या राज गर्न लाग्या तसै एक दिन कै कसी कन ठुलो राख्छ सुमाली पनि डुल्थ्यो यस पृथ्वी विशेष सब घुमी हेरौँ तमासा भनी पातलबाट सयल गरौँ भनी यहाँ पुष्पक माथि चढेर खुबसित सयल गर्थ्या कुबाजी जहाँ लाग्यो दृष्टि सुमालीको र मनले मान्यो बडा हुन् भनी यस्ता बिरकुलमा कसो गरी हुनन् यस्तो चितायो पनि लाग्यो कै कसिलाई भन्दा कोही भर पनि आउँदैन बरु क्या यौवन त तिम्रो भयो तस्मा जत विश्रवार्षि जिथे जाऊ र सामने गई हात जोरी दानमा गति मिले दासी चरण कि भई यस्ता पुत्र हुनन् अवश्य उनै का पुत्र हुन् वीर भने छोरीलाई त विश्रवासी त त्यसले पठायो पनि जल्दी कै कसै विश्रवासी त गई सामने खडा भइरहेन् पृथ्वी तर्फ नजर दी चरणले लेख्ती जमिनमा भइन् कै कसैको नजर गरी ती तिमी पनि कन्या कस्की त होस् बता किन यहाँ आइस गाडी भनी सोध्याकै कसीलाई लाज हुन गयो लाजका सकसेमा परिन् ध्यानैले सब जानी बक्सनु हाबो त बिन्ती गरिन् सुन्या बिन्तिर झट्टी विचारै पनि गर्या मालुम भयो सबै चसै छोरा पाउन आई छसै पनि तहाँ बोल्या ऋषिले तसै बेला दारुण पारी आज ऋतु मागी स्म दिन्छु पनि दोटा पुत्र हुनन् भयङ्कर बेला सरीका भने पारी बात गरी दान दिया र ऋतुको ती बाती जसै ता सुनिन् कुन्द्रितिले अब पाऊ पुत्र बढिया यस्तो बहुतै गुनी बिन्ती कै गरिन गरिन् उही बखतै ख्वामी ती पति भई पनि त्यस्ता पुत्र बुझाउला म कसरी यो मन कठिन भो भनी सुन्या बिन्ती तहाँ दया पनि उठ्यो ती विश्रबाको पनि तेस्रो पुत्र हुन्या चराम चरणको दास बुद्धिमान कोपी भनी पत्नी कैकसीलाई यति ऋषिले दिया कृपा खुप गरी खुसी कैकसी भई गैन ऋषि ध्यानमा बहुतै मन्दरी जन्म्यो रावण पूर्ण गरेब जब भो शिर दस भुजा धरी उल्का आदि भया अनेक तरहका कामिन भूमि कुपी गरी रावणीका पछि कुम्भकर्ण अति वीर जन्म्यो उसैका मनि जन्मी सूर्यपण खा पछि निधान जन्म्या विभीषण पनि शान्तातिमा बढिया विभीषण भया बस्थ्या ती शास्त्रै सुनि दुष्टात्मा अति कुम्भकर्ण हुन गो डुलेर खान्थ्यो मुनि बहिनी सुरपणखा भई जगतमा दुष्टात्मा भई डुल्दथी नकट्टी भई गई पछि हजुरका तेजले कहाँ बाँच्दति रावणको त बखान कहाँ तक गरौँ सब लोकको रोगी सरी लाग्यो रावण बढ्न रोजी भय दिँदै तिन लोक बसैमा गरी सर्वान्तर्यामी साक्षी हृदय हृदयमा आत्मरूपले रहेका निर्मल सर्वज्ञ पूर्णै प्रभु पनि नरको रूप अहिले भयाका सोध्नु भो आज लीला गरिकन त सबै रावणा विस्तार बिन्ती गर्छु अरू पनि भगवन तेज हर्या जो अरूको ब्रह्मा स्वरूप प्रभु भनेर हजुरलाई जानेर डुल्छु म अनुग्रह के चित पार तरण्या एक दिन पुष्पकमा कन कुबेर आया पिता थे जसै देखिन कै कसिले र सित गई केही भन्न लागिन् तसै देख्यौ पुत्र कुबेरलाई तिमीले सद्रव्यका छन् धनी गर्छन् पुष्पकमा सयल खुसी हुँदै तेजस्वी देख्दै पनि जस्तो यत्न गरेर हुन्छ तिमीले सोया सबको मालिक भई सयल गर अनेक यस्तै नैले सरे रावणले यी वचन सुनि जननिकै सामने प्रतिज्ञा गर्यो हे मातर म बडै भए तो बात तही कई कसी सितगरे तब न रावण गयो गोकर्णेश्वरमा गई दृढ भई तब गर्न लाग्दो भयो रावणका सँग कुम्भकर्ण विभीषण भा ईश्वरलाई गरौँ प्रसन्न भने खुब तिनले पनि मन दिया तप गर्दा हुँदी कुम्भकर्ण बिरको ताहा अयुत वर्षगो टेकी एक चरण विभीषणजीको पाँचै हजार रावणको तब खान कहाँ तक गरौँ ठुलो तपस्या गर्यो खुब एकाग्र भएर रोज प्रभुजीका ध्यानमा बहुत मन धर्यो दस हजार जब दिव्य वर्ष गो एक शिर तसै होम गरी यस्तै सित नौ त पनि हुम्यो भक्ति प्रभुमा धरे नौ सिर होम गरी शिर दसै पनि तह दिनै तयार भो जसै ब्रह्मा आई हट फाइबर दिन तयार हुनु भयो पो तसै हे रावण बरमाग दिन्छु अहिले इच्छा बमोजिम भनी ब्रह्माबाट दया भयो र खुसी भई माग्यो व्रत अमरमा पाउन मरौँ कोही देखे कसै मानिसको त डरै म मान्दिन रति मेरा सदा छन् बसै ब्रह्माले पनि लौ भने काट्याका पनि शिर तयार गरिदिया जस्तै अगाडि थिया ब्रह्माजी तही फेर विभीषणजीका सामने नजिकमा गया इच्छा क्या मनमा क्षमा गौही बर दिन्छु म भन्दा माग्या बर खुसी भई जिले हे नाथ निरन्तर मती धर्मैतर्फ रहोस् अधर्मतिर त कहिले नलागोस् रति ब्रह्माले अधिकै बाढीले जब मोह खुसी त भयो घतको विघतको पनि थाहा केही भएन न तहाँ यस्तो म मागु भनी माग्यो मुड भएर यही वरदान निद्रा छ महिना परोस् एक दिन मात्र मलाई पिनका खातिर निद्रा टरोस् यस्तो वाक्य सुनेर त्यही वरदान दिया प्रभुले जसै सुन्या त्यो वरदान देवगणले खुसी भया तसै जीवदेखि सरस्वती जब गइन् खेत त्यस बखतमा पर्यो इच्छा ईश्वरकै रहेछ बलवान भन्ने विचार यो गर्यो बाबु कसीको सुमाली खुसी हो पायो र यो सब खबर आयो जल्दी त प्रस्तहरू धेर थिया आबिर जवर काहगी गई भन्यो खुसी हुँदै हे पुत्र खुब काम गर्यो विष्णुको अघि डर थियो अब गयो सन्ताप तिमीले हर्यो लङ्कामा अघि राज्य राक्षसहरू गर्थ्या बडा खुसी थिया विष्णुले गई छिन्न भिन्न गरिसाउ राक्षस दिया क्यारौँ जोर्न पुगेर भागी कनसाउ पाताल गएका थियौँ तिम्रो जसय पाइकन पो आई बताइदियौँ आजकल राज्य कुबेरको छ तिमीले मागी बलात्कार गरी जुन पाठले गरी हुन्छ अहिले स्थान छैन सरी राजाको त हुँदैन सितको बन्धुत्व धर्मै पनि यो सन्देह नमान कति कसरी लङ्कामा लिउँ भनी यस्तो बिन्ती सुमालीको सुनि भन्यो लङ्का छोरीहरू दाजु हुन् पितृतुल्य छन् तै बसुन् अन्तै बसुला बरु यस्तो रावणको वचन सुनि तहाँ सामने प्रहस्तै सर्यो रावणको मन फेर फिराउन बहुत सिपलाई बिन्ती गर्यो हे नाथ कश्यप पुत्र हुन् यी जति छन् देउता र राक्षसहरू लड्थ्या ती पनि त भन्या त रुखो बिन्ती कहाँ त गरू तसमा ताज कुबेर छन् त पनि सो लङ्का लिन्या हो भनी हात जोरी बिन्ती गर्यो र सुनित्यो बिन्ती त मान्यो पनि बेसै बिन्ती गरिस् भनी उही बखत दौडी त्रिकुटमा गयो छोड्यो दूत प्रस्त लाएर कुबेर लाइ निकास्तो भयो बाबुको मतलब कन कुबेर छोडेर कैलाश गया तप गर्दा शिव खुस गराई शिव थिए बिन्ती गर्दा भया इच्छा माफिकको बनाउन कुशल जो विश्वकर्मा थिया तिनीले बेसलका पुरी पनि कुबेर लाई बनाइदिया दिकपाल भई ती कुबेर रह्या शिवजीले तिनमा दया खुब गर्या शम्भुको करुणा हुँदा तरुझन आनन्द सागर पर्या रावण राक्षस सब लिएर खुसी भए लङ्का सहरमा बस्यो तपको जोर बलवान जित्यो सब जगत सन्ताप सबैमा पस्यो विद्युत जिउ ठुलो निसाचर थियो त्यसलाई बहिनी दियो ती मन्दोदरीलाई आई मयले दियो र त्यसले लियो ती मन्दोदरीलाई दिकन दियो शक्ति अमो खुस भई बिहा भो पछि कुम्भकर्ण वीरको प्रह्लाद कुलमा गई शैलो स्नाम हुने बहुत बलवान गन्धर्व राजको थिया तिनकी छोरी थिइन् विभीषण बडा जानेर छोरी दिया जन्म्यो रावणलाई पुत्र बलवान जो जन्मदैका घरी लाग्यो रुन त शब्द भो अति ठुलो खुब गर्जन मेघसरी मेघ झै शब्द गर्यो भनेर तही नाम त्यसको रह्यो मेघनाथ यसको बल यतिसम्मको छ भनियो लागेन त्यसको त साथ निद्राले पनि कुम्भकर्ण कनखो पक्र्यो सकसमा पर्यो हे नाथ सुत्छु म ठाउँ पाऊ भनियो हात बिन्ती गर्यो त्यस बिचमा तही सुत्नलाई बढिया गुफा तयारी गर्यो तही गइकन कुम्भकर्ण वीरको खुब मस्त निद्रा पर्यो ब्रह्माको सब देव दैत्यहरूको जोश्री थियो सब हरि लाग्यो रावण नाश गराउन अनेक रङका उपद्रव गरी पाया थाह कुबेर लिएर किन यो गर्छस् उपद्रव नगर भन्ना खातिर दुध पठाउनु भयो बोलाक चतुरो जबर दुध गई बिन्ती गर्यो त झन् बेखुसी भए उठ्यो ठुलो रेस गरे जल्दी गई ती कुबेरको जिती लग्यो पुष्पक विमानै हरे कुबेरलाई जिते यमै पनि जित्यो जित्यो वरुणै पनि पाउँच्यो स्वर्ग विषय पनि खुसी हुँदै फेर इन्द्र जित्छु भनी एक ठक्कर लडी इन्द्रले त सहजै पक्रेर पाता कस्या उर्मत रावणको गयो खुसी भई सम्पूर्ण देउता बस्या यो थाहा भई मेघनाद रिसले आयो अगाडि सरी जित्यो इन्द्रजीलाई त्यस बखतमा भारी लडाई गरी रावणलाई फुकाई इन्द्र कनले फर्केर लङ्का गयो जित्यो इन्द्र र इन्द्रजित भने ठुलो नाम तही देखि भयो ब्रह्मालाई खबर भयो र फुनका खातिर दौडी गया धेरै बर्दी मेघनाथ कन खुसी गर्दै फुकाउँदा भया ब्रह्मा इन्द्रजीलाई फोइकन फेर जानु भयो धाममा लाग्यो रावण फेर जगत जितु भनी सङ्ग्रामका काममा कैलाश पर्वत यो ठुलो छ गरुङ्गो होला कहाँ तक भनी कैलाश हात महालिएर सहजै एक दिन त तौल्यो पनि नन्दीश्वर रिस उठो र रिसले दिया सरापै पनि मानिस बानर शत्रु भइकन सहज मारुन तलाई भनी तहाँ देखि त कार्त वीर्यसित गो सङ्ग्राम खातिर जसै पुथ्यो सित जोर कहाँ सहजमा पाता कस्या पो तसै नाति भनी पुलस्त ऋषिले आएर बिन्ती गरी बन्धनदेखि फुकाई बक्सनु हुँदा लाज भई फिर्यो त्यस घरी फेरि रावण बाली जित्छु भनी गो साथमा अनेक वीर गया बालीले पनि पक्रितेस कन तहाँ खुपका चेप्ता भया काखीमा मामिची चार समुद्र घुमी फेर छोडिदिया थिया जसै मैत्री गर्छु भनी मित्यारी गरी खुब लाजमानी फर्क्यो तसै यी बाहेक अरू वीर सबै बस गर्यो तिन लोक विषय छन् जति यस्ता वीरहरू मारी बक्सनु भयो बिन्ती गरौँ यो कति नारायण हुनुहुन्छ विष्णु भगवान् सब यो चराचर पनि जो देखिन्छ कहिन्छ शास्त्रहरूले नारायणै हो भने फामितका अघि नाभिमा कमल भो ब्रह्माजी ताही भया बारीलेसँग सँग अग्निता हजुरको मुखदेखि निक्लि गया बाहुदेखि त लोकपाल हुन गया यी चन्द्र सूर्य पनि आँखादेखि भया दिशाहरू भन्या कानदेखि शब्दै भनी सबको प्राण तयार भयो हजुरका प्राणदेखि मुख्यै भई नासादेखि त वैद्य अश्विनी कुमार वेदाङ्गमा पार गई जङ्घा जानु उरु जघन यति देखि भुवर लोकहरू कोखादेखि त चार समुद्र हुन गो वर्णन कहाँ त गरू निष्क्यास्तन दुईदेखि इन्द्र र वरुण दुवै दिशाका पति रेतैदेखि त बाल खिल्यहरू सौ निस्क्या तपस्वी अति धर्मा धर्म विवेक तिलिंग देखि भया मृत्यु तागुददेखि रुद्र त हजुर देखि भया देखि जति पर्वतादिहरू छन् केसदेखि सब मेघ पनि जो छन् औषधि देखि ती भया नख देखि सब स्वर पनि विश्वात्मा हुनुहुन्छ नाथ पुरुषहरू माया त शक्ति लिन्या खुसी भइकन देवता कन सदा अमृत पियाई दिन्या फामित कै त छ सृष्टि सौ जति छ यो संसार चराचर धरी बाच्याको पनि देखिन्छ भगवान आधार हजुरकै गरी जस्तै दुध रहन्छ भरिपुर घिउ हिरित गरी सब चिजमा हजुरै पसिरहनुभयो सर्वान्तरात्मा हरि हुन्छन् सूर्यहरू प्रकाश हजुरकै तेजले हजुर सावधानी ख्वामितलाई तनात प्रकाश गरिदिने छैनन् अरू कोही पनि ज्ञानी जनहरू देख्दछन् सकल रूप अज्ञानी अन्धा अन्धासरी देख्दैनन् प्रभुलाई मुढ हुन गई घुम्छन् विपदमा परी योगी भइकन वेद शीर्षहरूले खोज्छन् त देख्छन् पनि यस्ता रितसित यो चराचर विशेष श्रीराम रया छन् भने बगबात गर्या प्रभु हजुर सितरी मात्र अद्वितीय नित्य हजुरलाई भच्छु निरन्तर टहल गरी हर्ष पाई बाली सुग्रीव इन्द्र सूर्य सुत हुन् भन्या सुन्याको त छु कस्तारीसित जन्म भोइ दुईको बिस्तार समेत खोज्दछु विस्तार सुन्नमा पाउँ सब भने हुकुम रामको भए थियो जसै बिस्तार खुसी भई अगस्त ऋषिले बिन्ती गर्या सब दसैँ ब्रह्माचार सय कोषको गरी सभा सुमेरुमाथि थिया ईश्वरलाई रिझाउन कन तहाँ योगमा मन्दिया योगमा चित्त बढ्यो र भक्ति रसले आँसु खसाया जसै आँसुको तही वीर बानर बन्यो आश्चर्य मान्य तसै ब्रह्माका मनमा दया पनि उठ्यो बोल्या वचनले पनि मेरा नित्य नजिकमा रह यहाँ कल्याण होला भनी ब्रह्माकाई वचन सुनेर खुसी भए वहीँ नजिकमा रह्यो फलफुल खाएर त्यही पर्वत विषे त्यो नित्य डुल्दो भयो लाग्यो पानी पियास र कुप नजिकै देख्यो र पहुँच्यो तहाँ आफ्ना छाई विषे नजर परि गयो त्यो कुप हेर्दा महा आर्कै बिरसरी मानि त्यही कुपमा कुदी पसे थियो जसै अर्को कोही नदेखि फेरि झटपट उफेर निस्क्यो तसै निस्क्यो बाहिर कुपदेखि त असल स्त्रीको स्वरूप भनी लाग्यो खेद मनमा कसो गरी भया स्त्रीको स्वरूपको भनी देख्या इन्द्रजीले र त्यही बिचमा तिनमा बहुत मन भयो पक्रिया इन्द्रजीले र गिरी सबाल देशमा गयो त्यही वीर्य त एक कुमार हुन गयो बालमा गिर्याको पनि बालैदेखि भयो भनिकन रह्यो नाम बाली वीर भो भनी माला काञ्चनी पुत्र जानी बढिया एक इन्द्रजीले दिया बाबुको करुणा बुझेर खुसी भई त्यो बाली वीरले लिया त्यस बिचमा तही सूर्य आएर नजर लाया तसै स्त्री महा सूर्यका पनि वीर्यपात हुन गयो ग्रीवा विषे पो त्यही बीच पनि बेसकुमार जब बन्यो ग्रीवा विषे एक जसै ग्रीवादेखि भयो भनेर तिनको सुग्रीव नाम भो तसै सूर्यले पनि पुत्रलाई बलबन सहाय दिन्छु भनी बिरमा ते बलबन थिया र जिउलाई दिया पनि सुग्रीवका सँगमा रयाति हनुमन श्री सूर्य धाममा गया बाली सुग्रीव दुई पुत्र सहजै ती बानरीका भया बाली सुग्रीव दुई पुत्रसँग म सुत्न खातिर गइन् प्रात काल विषे त फेरि अघि चाहिँ ती स्त्री पुरुषै भइन् स्त्री रूप भइकन बाली सुग्रीव दुवै जन्म्या यी पुरुष भया लाइ गरौँ प्रणाम भनी दुवै छोरासँगै गया ब्रह्मालाई खबर भयो र खुसी मन तिनको गराया पनि किस्किन्दा दिन मन शुभ भयो आश्रित नाथ हो भने थियो एक देवदूत बलवान हाजिर र मर्जी पनि ब्रह्माको हुन गो लगेर गरिदे यसलाई राजा भनी किस्किन्दा पुरीमा लगी तिलक दे खुप राज्य सुखमा परोस सात द्वीपमा जतिमा नरादीहरू छन् तिनमा हुकुम यो गरोस् स्नारायण भारी हर्न भूमिको रामचन्द्र हुनन् जसै तिनैलाई सहाय कनता, तत्वर हवस् यो तसै टिस्किन्दा पुरीमा लगी तिलक दे भन्य हुकुम्भो भनी त्यस धिपलाई लैगिकन झट राजा बनायो पनि त्यो रिक्षा दीपका ती पुत्र दुई हुन् बाली र सुग्रीव भनी सब विस्तार गरिसक्यो हजुरमा मालुम थियो तापनि किस्किन्दा तहीँदेखि बानर कि भई सुग्रीवहरू छन् त सर्वेश्वर हुनुहुन्छ त हजुरमा क्या धेर बताउँ यहाँ नित्यानन्द चिदात्मनाथ हजुरले लीला स्वरूप यो धरी ब्रह्माजी कन खुस गराउनु भयो सम्पूर्ण भूभार हरी बालीर बालिरी धर धर्म जानी गरोस्त गुण जन्म सबै संबंध के ही रघुनाथ सित पर न जाई पाप धर्म पनि बड़ दसते सलाई वर्णनता यति कर्मले हजुरको हुँदैन थियो तापनि वर्णन गर्छ जगत यहाँ कि रघुनाथ सत्ता फरौला भने अर्को आज कथा कहन्छु रघुनाथ सीताजीलाई पनि रावणले हरिलाई गयो त यही हो त्यसको इरादा भने रावणको र सनत कुमार ऋषिको एक दिन भयो भेट कहीँ सोध्यो रावणले परिचरणमा केही बात ऋषि थिए तहीँ ब्राह्मणको बलवान छ देवहरूमा आधार कसको गरी जित्छन् सब रिपुलाई देवगणले सामने अगाडि सरे कसको पूजन गर्दछन् द्विजहरू जो योगी हुन् पनि कसको ध्यान कन गर्दछन् सहजमा संसार तरौला भने यसको निश्चय कति पाइन अने कस्तै विचारदा पनि ठुलो कुन छ बताई बक्सनु हवस् यही छ ठुलो भने सुन्या प्रश्न सनत कुमार ऋषिले यस्ता डबलको जसै जान्या रावणको र आशय उसै माफिक बताया तसै सुन्यौ रावण एक हरिसरी ठुलो मिल्दैन अर्को कबै देवताका सब दानवादीहरूका आधार यिनै हुन् सबै जसले नाभि कमल विषे त भगवान् ब्रह्माजी पैदा गरे तीद्वारा जगतै बनाउनु भयो ठुला तिनै हुन् हरे इन्द्रादीहरू जित्त छन् रिपु सबै आधार हरिकै गरे ध्यानले योगीहरू तिनै कन भजी जान्छन् सहज पार तरे रावणले यी वचन सुन्यो र ऋषिका बिन्ती गर्यो फेर तहाँ विष्णुले जति मार्दछन् रणमहा ती बस्न जान्छन् कहाँ दोस्रो प्रश्न सुन्या तहा ती ऋषिले यस्ता प्रकारको जसै उत्तर फेरि दिया कृपा गरी तहा त्यसलाई तिनले तसै देउताले जति मार्दछन् ती त अनेक स्वर्गादिको भोग गरी काल अन्तर पछि जन्म हुन्छ तिनको पृथ्वी तलैमा झरी जसलाई हरि मार्दछन् उता तसै जान्छन् तुरुन्तै अनि मुक्तै भइकन बस्छ जन्म तसको हुँदैन कहिले पनि यस्ता सत्य वचन सुनि मन बुझ्यो रावण भयो खुस पनि संग्राम श्री हरिथे गरी तही मरी मुक्तै म हुन्छु भनी यस्तो सुर मनमा जसै दृढ गर्यो जान्या ऋषिले पनि खुसी भई ती सनत कुमार ऋषिले आशिष दिया पनि हे रावण सुनवत्स जो छ मनमा स्वाभिष्ट सिद्धि सबै तिम्रो लौ परिपूर्ण हुन्छ मनमा शङ्का नमान्या कबै रूप जस्तो हरिको छ भन्छु अहिले यस्ता हरि छन् भनी स्थावर जङ्गम सूर्य चन्द्र पृथ्वी शेष दैत्य दानव पनि यी रूप हुन् हरिका अनेक तरहका यो रूप विराट रूप हो पिताम्बर घनश्याम त सुस्म रूप हो देख्नु कृपैले छ यो यो रूप देखन मन सुबा छ त हुनन् इच्छा कुकुलमा हरि छोरा हुन् दशरथजीका भनी जगत भन्नन्ति राम नाम गरे सीता लक्ष्मण साथ माली पिता जी का हुकुमले गरी जानन दण्डक वन महाभजिलिया चिन्या तिनै हुन् हरि यो विस्तार सनत कुमार ऋषिका मुखदेखि जसै सुन्यौ चिन्यो ख्वामितलाई त्यस बखतमा त्यसले र यस्तो गुन्यो श्री सितै विरोध गरिति नै का देखि मरी संसार सागर पार तरेर सहजै जान्छु जहाँ छन् हरि यस्ता आशयले सीता हर्यो रावण तहो बुद्धिमान लक्ष्मी हुन् इसित कन चिन्यो मान्थ्यो कहाँ हो अजान जो यो कथा कन खुसी भई पाठ गर्छन् सुन्छन् कहीँ कहीँ सुनाएर पाप हर्छन् खुब आयु बढ्छ तिनको अति सौख्य हुन्छन् धन लाभ हुन्छ बहुतै तब नित्य सुन्छन् एक दिन नारदजी डुली सकल लोक आया नजिकमा जसै देख्यो रावणले र पाउ परिएक बिन्ती गर्यो पो तसै ये सर्वज्ञ मुनि लडाकी बलिया बिर्छन् सो कही पाउ लाग्नु होस् गर्यो बिनती यो खुप लडिन इच्छा भई रावण काई वचन सुनेर मुनिले मनले विचार खुप गरी भन्छन् को भनु छैन वीरहरू त यहाँ तिमीले सरी तिम्रो मन शुभ पूर्ण गर्न सकन्या बिर्से त द्वीपमा गया मिल्छन् जाऊ तै नजाऊ कहिलो खुप लडिन मन भया जो विष्णुका पूजन नित्य गर्छन् जो विष्णुका बाहुली देखि मर्छन् त्यस्ता नारद तुच्छ मान्छन् नारद काई वचन सुनिकन त झट पुष्पक विमानमा चढी श्वेत दीप पनि पुग्दछु भनी चल्यो रावण त त्यसै घडी श्वेत दीप नजिक पुग्यापछि विमान पुष्पक नचल्ने भयो ओर्ल्यो देखि हिकमती थियो पैदल दुगुर्दै गयो श्वेत दीप पुगी प्रवेश गरौँ भनी मन शुभ गरे थियो जसै धाया सुन्दरी नारी घेर चौरा सय मान्यो तसै अर्कीले पनि देखि पक्रिकन सब वृत्तान्त सोधी भई अर्कीले अझ अर्कीले धरिलिँदा चेत्यो उहाँ पो गई उम्क्यो श्रेहरूदेखि बल्ल र बहुत आश्चर्य मान्यो पनि मर्छु मै पनि विष्णु र यहीँ आएर बस्छु भनी जल्दी मर्न निमित्त खुपछल गरी सीताजीलाई हर्यो लङ्कामा लगी मातृवत जननीको सेवा पनि खुप गर्यो राम नामले परमेश्वरै हुनुभयो मालुम छ सबको गति क्या बिन्ती गरौँ धेर हजुर त सबका साक्षी जगतका पति मेरो यही चरित्र गाएर रहोस् यो लोक संसार भनी गर्नुहुन्छ यहाँ अनेक तरहका संसारी लीला पनि यही रीति सीतारामको स्तुति गरी खुस भई अगस्ती गया संसारी सरी भई अनेक विषय भोग राम गर्दा भया फर्क्यो पुष्प विमान कुबेरसित गई रामकै हजुरमा गयो फर्क्या नाथमा कुबेरका हुकुमले यो बिन्ती गर्दो भयो पहिले रावणले जितिकन लियो सेवा उसैको गरिस अहिले श्री रघुनाथले जितिलिँदा उनका दिनमा परिस खुपियो योग्य भयो अझै पनि त जा सेवा प्रभुकै गरी आउनु तैले यहाँ जब तरम वैकुण्ठ जान्छन् हरि हुकुम यति कुबेरले पनि गर्या ख्वामित पुग्या थिया जसै मन्जुर सोही हुकुम गरिकन फिर्या खुस भई हजुरमा तसै पुष्पकको विनती सुनेर रघुनाथजीको हुकुम भो पनि अहिले जा झुला तौ बखत चाँडो त आयास भनी पुष्पकलाई बिदा दिएर रघुनाथले राज्यको भोग गर्या जसका राज्य महाबुढा पछि रही बाला न कहिले मर्या यस्तो राजप्रभुले गर्या सकलका आनन्दमय काल गयो श्रीरामका तहीँ राज्यमा पनि ठुलो आश्रय एक दिन भयो ब्राह्मणको लडीका मरेछ र पिता रुँदा रह्या छन् कहीँ देख्या श्री रघुनाथले तब विचार राख्या प्रभुले तही क्याले यो विधि भो भनिकन विचार गर्दा भयो याद जसै तप गर्थ्यो तही शुद्र जङ्गल बिसे उसलाई मार्या तसै तप गर्दा जब शुद्र मारिदिनु भो उठ्यो लडीको पनि ब्राह्मण खुसी भया गयो धाम त्यो शुद्र चाहिँ पनि यस्तै ऋतुसित पालना गरिलिँदा दुखी भएनन् कहीँ कोटी लिङ्ग पनि स्थल स्थल विषे थाप्या प्रभुले तही संसारको सुख भोग गराउनु भयो सीताजीलाई पनि यही गाएर लोक तरुण भनी भन्या स्थापन कथाको पनि सीता मात्र थिइन् प्रिया प्रभुजी कि राजर्षिको धरी शिक्षा खातिर गादीमा बसी अनेक राजका अनेक काम गरी दस हजार जब वर्ष राज गरी बित्या कालता यसै बिच महा सीताले रघुनाथका चरणमा बिन्ती गरिन् एक तहा ख्वामित नित्य हजुरका चरण कि दासी महु तापनि पर्छन् आएर पाउमा मसित खुब ब्रह्मादि देउता पनि गर्छन् बिन्ती हजुर अघि गइदिया आफै प्रभु राम पनि पाओ लाग्नु हुने छ युक्ति यही हो वैकुण्ठ जान्या भनी भन्छन् बिन्ती गरे हजुरसित सबै ब्रह्मादिको मत पनि जस्तो गर्न उचित हो उही हवस् ख्वामी जनाया भनी सीताले विनती गरिन् र रघुनाथ ज्यूको हुकुम भो तहाँ बेस भन्छन् अब गर्नु पर्दछ यसो वैकुण्ठ जाँदा महा लोकको एक अपवाद लगाएर तिमी लाई बडा बन महा लैगी त्याग पनि गर्छु जानु तिमीले वाल्मीकि आश्रम जहाँ अहिले गर्भ छ जन्मनन् दुई कुमार बिर बिर तिमीले पनि लोकको यो अपवाद मेट्छु अबता पशु मनिया भनी यही आएर लोकका महा न्याय पसौली जसै फाटनिन् धरतिर ताहीँबाट तिमीले वैकुण्ठ जानु तसै यसृतले तिमी जाउली गे केही काल बसीमै पनि आउँला किन बस्दछु गइसक्या यसुर छ मेरो भनी झानाको यसुर निश्चय गरी राम सभामा गया हाम्रा यस अपयस कसो छ दुनियाँ माई सोद्धा भया सबले बिन्ती पनि गर्या हजुरमा बोल्छन् यसै यस भनी एकाले पछि क्या भन्यो कि महाराज एक सुन्छु अब यस भनी रावणले वनमा हरि घर लगी केही दिन त राख्यो पनि यस्तै हुन् सीता उनै कन घरै ल्याया चोखी भनी यस्ती स्त्री पनि चोखी हो भनी यहाँ राजै त राख्छौ भन्या चोखी कुन रहली यहाँ अब उपर सम्पूर्ण बेसै भन्या भन्छन् अप्यस यही मात्र भनियो बिन्ती गरे थियो जसै कन डाकिल्याउन हुकुम दिया प्रभुले तसै हुकुमले रघुनाथका हजुरमा लक्ष्मण पुग्या थ्या जसै सुन्नैलाई कठिन हुन्या कठोर हुकुम भयो पो हे भाइ सीताजीलाई अहिले त्याग गर्नु मैले पर्यो चोखी लिदा त दुर्यस बहुत लोकले मलाई गर्यो सीतालाई चढाई जल्दी रथमा वाल्मीकि आश्रम जहाँ जोताही नजिकै गएर वनमा छाडेर आऊ उहाँ उत्तर केही गर्यौ भन्या त तिमीले मार्यौ म अहिले मर्या भाइ भोलि बिहान लानु बनमा हुकुम त यही हो गर्या लक्ष्मणले जब यो हुकुम कान सुन्या ठुला सकसीमा परि कालमा उठेर बढिया एक रथ तयारी गरी सीतालाई चढाई लैगी बनमा छोडेर लागिन गर्न बिलाप सीताजी बनमा छोड्या मलाई भनी हुन्थिन् वाल्मीकि शिष्यले सुने कया वाल्मीकि जै थिए गई सुन्य वाल्मीकिले र पूजन गर्या सीताजीको याद भई ल्याया आश्रममा र लोक जननी सीता यिनै हुन् भनी हरि भया मन ले लिया योग लीला मेरी भनी सुनी खन तरुण ई लोक संसार भनी लोकैका हितका निमित्त भगवान् मानिस स्वरूपका बनी लीला गर्नुभयो र वृद्धहरूले जो गर्दथ्या सो गरी सत्कामै गरी दिन बिताउनु भयो बाधा सबैका हरि साथमा लक्ष्मणजी थिया प्रभुजी त्यहीँ कुनो ठुलो बिस सोध्या लक्ष्मणले र सब कनुभयो विस्तार प्रभुले पनि ब्रह्म स्वै विष हो भनी नृगजीको विस्तार सुन्याथ्या जसै बुझो तर फेरि लक्ष्मणजीले केही सोध्न लाग्या तसै ज्ञान स्वरूप देहहरूका आत्मा दिन भए पनि भूभार भयो अनेक तरहका यस आकृतिका बने लीला हो यी त आत्मरूपी भगवान भक्तै भगत जान्दछन् यो लीला त दया निमित्त हुन गो यस्तो पनि मान्दछन् ता मालिक जानी पाउ तलमा ख्वामी पर्याको मछु संसार रूपी गभीर समुद्र सहजै कुन पाठले तर्दछु सोही युक्ति बताई बक्सनु हवस् जुन पाठले यो तरी पुग्न्या छु पछि धाममा सहजमा आनन्दको भोग गरी काई वचन सुनेर रघुनाथ मुखै हसिलो गरी आफ्ना भक्त बाई लक्ष्मणजीका सम्पूर्ण भरी तत्त्व ज्ञान पनि तही दिनुभयो जुनलाई वेदले पनि भन्छन् लोकहरूलाई तर्न सजिलो साँगु छ यही भनी यी वर्णाश्रमका क्रिया जति त छन् तिनलाई पहिले गरी दस इन्द्रिय र मन जितेर गुरुका सामने अगाडि परे आत्मज्ञान मिलोस् भनेर गुरुको सेवा निरन्तर गर्या आत्मज्ञान पनि मिल्छ यही रितले संसार कतिले तर्या फल इच्छा गरी कर्म गर्छ यदि त फेर देह यस्तैले त्यो फल भोग पनि गर्छ गर्छ अरू फेर कर्मै बहुत मन्दी त्यसको फेर पनि बन्छ देह करले यसै जगतमा परि यस्तै रितसित घुम्छ त्यो भुवनमा अत्यन्त चक्रै सरी अज्ञानै छ घुमाउने सकलको शत्रु शरीको यहाँ ज्ञानैले गरी नष्ट हुन्छ पनि सोलिनु यही मनमा अज्ञानको रै कर्मको छ कति फेर तस्मा क्रियाले गरी अज्ञान नष्ट हुँदैन छैन अरू थोक ज्ञान सरी अज्ञान नष्ट होस् नराख्नु त छुटोस् अज्ञानका कर्मले कर्मै गर्छ त घुम्छ यही जगतमा त्यही कर्मका धर्मले तस्मा ज्ञान विचार गर्नु जनले ज्ञानले कति पार भयो ज्ञान छाडिकन कर्मले जनहरू संसार पारको गया विद्यालय सहाय कर्म च ठुलो भन्छन् यी वेदले पनि तस्मात् कर्म अवश्य गर्नु जनले सहाय होला भनी कोही यसो पनि भन्दछन् तति भनुन् सहाय कोही रति विद्यालय त चाहिँदैन बुझयो विस्तार बताउँ कति हुन्छन् कर्म त देह देहहरूमा पुरा अभिमान भई विद्या हुन्छ त जो छ त्यही अभिमान देह दिमाको गई विद्याको रही यी कर्मको त छ विरोध सहाय हुन्थ्यो कहाँ विद्या एक छ समर्थ मुक्ति दिनमा यही जान्नु सबले यहाँ बाजीका श्रुति तैत्तिर्य कहिन्या श्रुतिहरूले पनि भन्छन् यही कुरा सहायहरूको खोज्दैन जो यो मसी छ वाक्य यसको वाक्यार्थ जानी लिनु यसमा तिन पद छन् ती तिन पदका तात्पर्यमा मन दिनु तत्का अर्थ परात्मा हुन् ती पदमा तोम भन्नु जीवात्मा हो यिनको ऐक्य बुझाउन्या असी छ पद विचार गर्नु यो मायाले त बन्यो शरीर सब यो आखिर छ मर्न पनि देख्नु भूतै छ सबमा यस्ता प्रकारको बनी संसारको सुख दुःख साधन स्वरूप देखिन्छ जो देहयो स्थूलोपाधि भनी कहिन्छ सबले यो नाम यसैको त हो दसिन्द्रिय अपञ्चीकृत भूत यो सोरा जम्मा छ जो स्थूलो पाधि भनी कहिन्छ सबको मूलभोग साधन छ यो यसै स्थूल उपाधि भित्र छ सदा यिनको वियोग भो जसै स्थूलो पा कसै जिप्ता मुक्त छ शुद्ध निर्मल फटिक जस्तो उपाधि गरी सो निर्मल पनि हुन्छ सङ्ग गुणले उस्तै उपाधि सरी यिनै दुई उपाधि कसै तसै मुक्त हुने छ छैन नै त अर्को उपाय कसै बुझी बक्सनु भोर शोक पर गरी बाँकी रह्या काठिया सब सम्पूर्ण गरेर दान दिनुभयो ब्राह्मण तही सब थिया जोता यज्ञ महा थिया जनहरू धनले ती पूर्णै भया बिदा बक्सनु भोर देशी जति हुन् बिदा हुँदै सब गया सीताजीसितको वियोग जब भयो श्रीराम विरक्तै भया यज्ञ स्थान कन छोडी पुत्र सङ्गली जल्दी अयोध्या गया कौशल्या जननी पनि खुसी भइन् श्रीराम आया भनी लक्षण निहारी ज्ञान कि कथा चर्चा गरिन् बेस कौशल्या रामलाई त्रिभुवनपतिका नाथमा नाथ जानी कुन पाठले बन्द छुटला भनिकन मनमा खुब ठुलो दुःख मानी आइन पाउ परिन फेर बिनती पनि गरिन् रामजीका चरणमा कुन पाठले बन्द छुट्छन् यति मकन कहु आज यहाँ शरणमा यस्तो बिन्ती सुनि खुब खुसी पनि हुनुभयो बन्द छुट्ने उपाय सबभन्दा यही ठुलो भनी कहनुभयो भक्ति भक्तियोग माईलाई युगमा पनि जो त्रिगुण रहित कि भक्ति छन् सोही गर्नु गङ्गाजीका प्रवाह सरी गरी यस लाई मै माथि धर्नु मै माथि चित्त धर्ने जनहरू सहजै भक्तिमान होइ जान्छन् चार छन् मुक्ति ती चारै कन पनि तलका शरीरका ती मान्छन् मै माथि चित्त धर्ने पनिकन बुझिल्यौ साधना गर्न माह त्यसको वर्णन म गर्छु अब सब बुझिल्यौ सब खुलस्ता छ यहाँ इच्छा काहीँ राख्नु विषयमा सबधर्म थाम्नु पनि सत्काम गर्नु विचार राख्नु मनमा हिंसा घटिया भनी मेरो दर्शन गर्नु खुब स्तुति पूजा गर्नु स्मरण खुब गरी पाउमा परिदण्डवत गरिलिनु जाइन्छ यसले तरी प्राणी हरमा यति विचार राख्नु असङ्गी भई साँचो बोल्नु बडा मिल्या चरणमा पर्नु तुरन्तै गई गर्नु दुखी उपर दया समभया तिनमा त मैत्री पनि सेवा गर्नु यमादिको पनि असल बाटाई नै हुन् भनी वेदान्तै कन सुन्नु गर्नु खुसी भए कीर्तन सदा नामको सज्जनले सत्सङ्ग गर्नु दिन दिन सोझो भई कामको मेरो देह बनाउन्या अति ठुलो छोड्नु अहङ्कार पनि यो मन शुद्ध गराई बुझ्नु जति छन् सब धर्म मेरा पनि जस्तै गन्ध रहन्छ फुलहरूमा फुलमा रयाको पनि वायु काबसमा परी कनौडी आउँछ नाकमा पनि त्यस्तै योग विषे दियो मन भन्या त्यही योग वायु पनि गन्धै झै गरी मन उडाएर सहज ल्याउँछ मैमा पनि सर्वात्मा मछ जो तै तिन बुझी सन गर्दछन् ती देखि खुस हुन्न कति ती गरुन् व्यर्थै शरीर हर्दछन् पूजा गर्नु त त्यही हो नगर्या तिनले पूजा कुन गर्या मृत्युको भय हुन्छ तिनकन सदा संसारमा ती पर्या सर्वात्मा छु यति जाने सब जिउ लाई नमस्कार गरुन् जीवात्मा परमात्मा एक बुझि सदा अन्तःकरणमा धरुन् मातर मार्ग त तर्नलाई सजिलो यही हो छ यस्तै गरी संसारका कति पार गया सहजमा संसार सागर तरी यहाँ लाइत झन सहज क्षमत हूँ पुत्रैर पुत्रै भनी सम्झी मात्र दिनु हवस्यति गर्या छुट्नन् बन्धन पनि कौशल्या रघुनाथको यति हुकुम सुनिन्द्र मुक्तै भइन् कैकेयी पनि देह छोडी दशरथ जीका हजुरमा गइन् तस्तै सुमित्रा दशरथ किरानी रानी संसारको सुख पनि सर्वजानी प्रारब्धका बन्धनलाई तोडी पाउचिन पति थिए यही देह छोडी पापतमा अति दुष्ट शत्रु सबका तिन कोटि गन्धर्व छन् यी सबलाई मराउनु अब पर्यो बढ्न नमार्या त झन् रघुनाथ का हजुरमा एक दिन युधा जित गया पार्या बिन्ति भरत गई हुकुमले गन्धर्व मर्दा भया पूरी एक तहि पुष्करावती बनी पुष्कर तराजा भया आर्की तक्षशिला पुरी बनि तजतक्षगर दाभया छोरा पुष्कर इति मिले राजगर याहि भनी फर्की रघुनाथका हजुरमा हजूरमा भरतजी पनि लक्ष्मणलाई पनि हुकुम तही भयो भाइ तिमीले पनि छोरालाई लगेर पश्चिम मुलुक मा राज्य देऊ भनी पश्चिममा अति दुष्ट भिल्लहरू छन् तिनलाई संहार गरी बनाउनु पनि तहाँ रत्नादि भरी राजा अङ्गद चित्र केतु दुवैलाई बनाया तहाँ छोरालाई रजाई लाइ तिमी आया यहाँ हुकुम श्री रघुनाथ को यति हुँदा लक्ष्मण तुरुन्तै गया जो जो हुन् अति दुष्ट भिल्लहरू सब तिनलाई मार्दा भया पुरी दुई बनाई लक्ष्मणजीले ताहीँ रजाई दिया छोरालाई र जल्दी लक्ष्मण गया जहाँ रघुनाथ थिया एक दिन काल ऋषि झै भएर रघुनाथ जुलाई भेट्नु भनी आया श्री जीका पुरी महा चिन्दैन कोही पनि पहुँच्या द्वार तलक जसै प्रभुजीका चौकी त लक्ष्मण थिया द्वारमा एक ऋषि छन् खडा बनी गई हाजिर दिया हाजिर सुनि हुकुम भयो प्रभुजीको ल्याऊ तुरुन्तै भनी लक्ष्मणले पनि जल्दी गई हजुरमा ल्याया इनै हुन् बनी पहुँच्या श्री रघुनाथका हजुरमा काल विप्र रूपले जसै त्वं भनेर आशिष दिया श्रीरामलाई तसै सत्कार श्री रघुनाथले पनि गर्या पहिले कुशल छेम गरी तिनको आशय बुझ्नलाई हरिले सोध्या अगाडि सरी कुन काम गर्नु छर जल्दी आई भेट गर्नु भो मलाई हुकुम प्रभुको जब यति पाया ती काल पुरुषले पनि बिन्ती लाया हे नाथ चरणमा अहिले म पर्छु एकान्त बक्ष हुँदी बिन्ती गर्छु मेरा कुरा कोहिन सुन्न पाउन् सुन्न त मारी दिनु दूर जाउन् टिकाल पुरुषको यति बिन्ती सुनि बेसै भन्छन् भनी भित्र गु कुम्भयो लक्ष्मणलायिताः कोही न आउन् अवभित्रयाः कोइ आउनन् आौनन् न जानन् बिहकैति खानन् एकान्त त हि यहाँ नआउन् यो उर्दी सबले तिमी देखि पाउन् सुन्या हुकुम एतिर काल बोल्या आफ्नो सबै आशय ताहि खोल्या हे नाथ महो काल सबलाई हर्न्या मालूम छ यो सब किन बिन्ती गर्ने ब्रह्माजीको बिन्ती लिएर आया खुब भाग्यले दर्शन आज पाया ब्रह्माजीको बिन्ती माज गर्छु होला हुकुम जो हिसिर धर्छु सृष्टिदेखि अगाडि पूर्ण रूपले आत्मा स्वरूप एक थियौ नारायण जलसाई रूप त पछि यही सृष्टि खातिर लियौ तहिना भिका कमलमा एक्लैमा पैदा भया सृष्टि गर्न हुकुम हुँदा हुकुमले लोक सृष्टि गर्दै गया जसले दुःख दिया प्रजा कन तिनैलाई म मारु भनी युग युगमा अवतार समेत लिनु भयो यस्तै अगाडि पनि अहिले यो अवतार पनि पृथ्वीकै भार हर्न खातिर धरी भूको भार पनि टारी बक्सनु भयो सब दुष्ट संहार गरी एघारै महजार हजार वर्ष रहुला जाँदा हुकुम जो भयो सोही वर्ष गणितले गनी लिँदा एघार हजार गयो बस्नैको अरू मन छ त भगवान इच्छा हजुरको हवस यहाँ आउन मन भयो बखत भो लौ जल्दी पाल्नु हवस् ब्रह्माको विनती सुनेर रघुनाथ हाँसी तिनै कालका सामने बातचित भो पनि बहुत सबजना कै चालका दुर्भाषा यही बिचमा तही गया रामलाई भेट्छु भनी लक्ष्मणद्वार महाथिया र ऋषिले तिनलाई भेट्या पनि लक्ष्मणलाई तहाँ भन्या त ऋषिले हाजिर गराउ भनी लक्ष्मणलाई कठिन भयो कठिनले बिन्ती लगाया पनि भित्रै जान हुँदै नजाउँ कसरी विस्तार कहाँ त गरौँ जुन काम खातिर आज आउनु भयो सो पूर्ण गर्छु बरु लक्ष्मणले यति ती मुनिकन तसाई बिन्ती गर्या थ्या जसाई दुर्वासा ऋषि हुन् बडा त पनि खुब रिसाई बोला तसै लैजाऊ अझरामका चरणमा वाही शरण पर्दछु लैजान्नौ त मलाई भित्र त कुलाईको भस्म झन गर्दछु यति वचन र लक्ष्मणजीले मनमा विचार्यो गर्या कुलको नाश नहोस् कुशल सबर हुन् क्या हुन्छ मै एक मर्या अहिले भित्र त जान निश्चय पर्यो यस्तो विचार खुब गरी लक्ष्मण भित्र गया जा प्रभु थिया त्रैलोक्यका नाथ हरि द्वारमा हाजिर छन् ऋषि भनी तहाँ बिन्ती गर्या थ्या जसै ती काललाई विदा गरेर रघुनाथ बाहिर आया तसै दुर्बासासित भेट भयो जब तहाँ रामले नमस्कार गरी सुदनु भोरि सिलाई आउनु भयो कस्तो इरादा धरी इच्छा भोजन माथियो तिरिशिको खुशी भई गया यही बीच मात ही समझे बक्सन भयो रामले प्रति क्या पनी लक्ष्मण लाए कसोरी मारू अहिले ये हो विपत्ति भनी संताप श्री रघुनाथ का जब पर्यो लक्ष्मण चरण मा पर्या मारिदिनु हवस् मलाई भगवन् यो ताही बिन्ती गर्या ठुलो भन्नु छ धर्म हो हिरहोस् बिन्ती गरायो जसै यसको निश्चय गर्नलाई हुन गो ठुलो सभा एक तसै सबले बिन्ती गरा बुझी हजुरमा त्याग मात्र गर्नु हवस मारी हाल्नु त योग्य छैन अधिराज जन आज इनको रहोस् जन हर्नु र वियोग गर्नु बरा बर हुन् भन्या थ्या जसै लक्ष्मणलाई पनि बिदा दिनुभयो श्रीरमजी ले तसै लक्ष्मण जी सरया तस वख रा चरणी प्राणायाम तीरमागरी कनगया जहा रहन् त्या हरि यशरीतले नरलोक छोडि कनती लमण जसैता गया भेटना खातिर शेष का हजुरमा ब्रह्मादि जम्मा भया लक्ष्मण जी सित को वियोग जब भयो दुखी सरी बनी सारे दिक भय र मंत्री हर यस्तो हुकुम भो पनी जान्छु लक्ष्मण छन् जता मत उता यो राज भरतले गरुन् राजा भइकन जो प्रजाहरू छन् यिनका सबै तापहरुन् जसै यति हुकुम सुन्या भरतले मूर्छित शरीका भई यस्तो बिन्ती गरे तहाँ भरतले रामका हजुरमा गई बस्थ्या ख्वामी तलाई छोडी म कहाँ तिन लोक बक्स्या पनि छोरै छन् राज प्रभु हजुरका राजगाई नै हुन् धनी जेठा पुत्र हजुरका इकुसवीर राजको सलामा गरुन् उत्तरमा बसिराज गरी इलवले काता फरुन् दुई भाइ चलाउँछन् इजति छन् सब राज्यको काम यहाँ दुत जाउन् मथुरा बिसे किन उसै शत्रुघ्न बस्छन् तहाँ सुनुन लक्ष्मणको पनि ती समाचार पहुँच्या धाम भनी साथै जान हजुरका चरणमा दौडेर आउन् पनि यस्तो बिन्ती हजुरमा भरतले गर्दा प्रजाले पनि पाया थाहर ताप भयो मन महाजानन कि छोडी भनी बिन्ती एक वशिष्ठले तही गर्या लान्छन् कि छोड्छन् भनी रुन्छन् सब दुनियाँ यहाँ हजुरको पाउन प्रसाद यी पनि भो तही यो वशिष्ठ ऋषिले बिन्ती गराएको जसै ठाकुरका पनि खुब दया हुन गयो ती सब प्रजामा तसै इच्छा क्या छ बताऊ पूर्ण गरौँला भन्या हुकुम भो पनि सबले बिन्ती गर्या प्रभुसित तहाँ सब साथ जान्छौ भनी इच्छा पूर्ण हवस् भनी हुकुम भो सबती प्रजा खुस भया उत्तर कोसलमा दुबैति कुशलभ राज गर्न खातिर गया केही दूत मथुरा तर पाउँछ रघुनाथका हुकुमले शत्रुघ्न जहाँ थिया दुधदेखि समाचार सुन्या प्रभुजीको शत्रुघ्नजीले जसै छोरालाई रजाइदिए प्रभुजी थिए जेठा पुत्र सुबाहुलाई मथुराजी राजधानी दिया युप्लाई विदिशा दिया रति गया जहाँ थिया जल्दी गई कन पाउमा परे तहाँ बिन्ती लाया पनि साथै जानमा सरीक्ष बानरहरू सगति सुन्दा महा जान्छौ आजसँगै प्रभु हजुरमा यही बिन्ती सबले गर सुग्रीवजी पनि बिन्ती गर्न प्यारा भक्त जहाँ विभीषण थिया तहाँ गया राम तसै ताही गइकन यो हुकुम पनि भयो बस्नु तिमीले यही प्रारब्धै बलवान छ जान सबका छुट्दैन सोता कहीँ जहाँसम्म रहन्छ भूमि तहितक राज गर्नु यही बसी शिक्षा गर्नु सबै प्रजाकन बहुत अन्यायलाई कसी यसको उत्तर छैन चुप रहु भनी हुकुम भए जसै त्यसै ठाउँमा तुरन्त हनुमान जीलाई देख्या तसै हुकुम भो हनुमानलाई हनुमान चिरञ्जीवी भइरह्या मेरो जुन छ हुकुम उ सब दिन अत्यन्त तत्वर भया बुद्धिमान तै जाम्बान पनि थिया जालामा साथै भनी तिमीलाई पनि यो हुकुम हुन गयो बस्नु तिमीले पनि द्वापरमा कछु युद्ध गर्नु तिमी थिए छ सोही गरी स्वर्गैमा तिमी जाउला पछि भन्या अहिले त यस्तै परी यस्ता रिचित जो हराउनु थियो सो सब हराई वरी सब प्राणीहरू साथमा हिँड भने हुकुम भयो त्यस घरी आफ्ना पुरोहित वशिष्ठलाई हुकुम भयो मङ्गल गर्नलाई मङ्गल अनेकौँ ऋषिले गराया राम स्वर्ग जाना कन निस्किया सीताजीले रूप अघिको छपाइन् लक्ष्मी भई बामतिर बस्न आइन् दक्षिण तरफ भूमि बसिन् हरिका सप्ताही आया भुवनै भरिका शस्त्रास्त्र सबती पनि रूप धर्दै हृदा तहा मंगल शाब्द गर्दै गाये त्रिचार सब ताहि आया रूपधारि मङ्गल यश शब्द गाया जोता अयोध्या तिनले सङ्गै सब परिवार लिया बालो बूढ़ो को ही रहे न ताहा सबको गयो मन राम माहा सुग्री मुख्य आया सब पाप छूट्या भनि हर्ष पाया जो लोखियो राम जान गई गो गुलजार अयोध्या पनि सुन्ने भइगो छोड्या सहर के गई भूमि महा देख्या प्रभुले सरयू त सबका पनिनाथ थिया ब्रह्मा ऋषि देवर सिद्ध आया आकाश विमान ले भरि छुट्टी छाया श्रीराम पुष्प वृष्टि सब गर्णलाया उहिलायि दृष्टि गाँ छन् छन नास्त जी कै यस्मात्र कीर्तन गरी यही बिचमा रघुनाथ पस्या सरयुमा सबका गाडी सरी ब्रह्माको पनि ताही अवसर पर्यो हात जोरी बिन्ती गर्या सबको तप अब गई गयो सकल लोक आनन्द सागर पर्या ख्वामितले अब विष्णुको रूप लिने बेला भए थियो भनी पार्या बिन्ती रहोई बक्सनु भयो श्रीराम चतुर्भुज पनि जो शत्रुघ्न भरत थिया दुईजना ती शङ्ख चक्रै बनी ख्वामित तही बाहुमा बसि गया यही हो भनी सब ब्रह्माण्डै खुशी भया यो रूप देख्या जसै हुकुम हुकुम प्रभुजीले ले सप्राणि खातिर तसै हे ब्रह्मन जति जन्थिया सहरमा सब साथ जान्छौ भनी आया सब परिवार लिएर सँगमा लाग्या पछाडि पनि इनलाई सुभलोक देऊ तिमीले सत्लोकमा बास गरुन् अपना सब परिवारले सगरही आनन्दमाई परुन् ब्रह्माले प्रभुको हुकुम यति सुनी हुकुम सिरो पर लिया सब लाई सुख भोग गर्न कन एक लोकै खटाई दिया ती लोकले पनि खुस भएर सरयो मास्नन् सबैले गर्या जुन शान्त निकलोक हो उही पुगी आनन्दका भइ गया सुग्रीव सूर्य गई मिलि गया अंशै हुनाले गरी भूभार यही रितले हरेर रघुनाथ बैकुण्ठ नाथ मात्र कया सदा शिवजीले ती पार्वती थै पनि जसले यसकन पाठ गर्छ मनले अत्यन्त ठुलो भनी तिनका जन्म सहस्रका जति त छन् पाभस्म हुन्छन् भनी सब शास्त्र बताउँछन् पढिलिया तर छन् बकन सजिलो साघु झैँ बिगड़िकन दुनिया सब सहज पार तर छन् इति श्री उत्तरकाण्ड रामायण छ अगम संस्कृत महा पुग्दैन सबको गति भाषा श्लोक यस्तो सुर भानु भक्त कविले भाषा